Chisto, chisto, havama, te say. चिसो चिसो हावामा त्यसै मन बरालिन्छ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ चिसो चिसो हावा मन उकालीको दो बाटो पहिला तिम्रैतिर लम्कन्छ झलझको आउँदछ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ चिसो चिसो हावामा त्यसै मन बरालिन्छ जीवन तिमीलाई नै खोज्दछ चिसो हो चिसो हावामा त्यसै मन डालिन्छ चिसो चिसो हावामा त्यसै